जनताको राय पनि लिने र त्यसका आधारमा प्रतिवेदन तयार गर्ने आयोगका सदस्य चेम्जोङले जानकारी दिनुभयो छलफल दिउँसो एक बजेपछि आयोगको कार्य नयाँ बानेश्वरमा हुनेछ तराई मधेसी लोकतान्त्रिक पार्टीले संविधानसभा चुनावमा मधेसी दलहरूसँगको एकता र सहकारीका विषयमा छलफल गर्दैछ अहिले केबी बस्ने तबलोपाको कार्य संविधानसभा चुनावलाई केन्द्रित गरी मधेसी दलहरूको मोर्चाबन्दीको विषयमा छलफल हुनेछ बैठकमा सहध्यक्ष हृदय त्रिपाठीले प्रस्ताव पेश गर्ने र त्यसमाथि नै छलफल हुने तमलोपाले बताएको छ प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले बैठकमा मधेसी दलहरूबीच सहकारी र एकताको लागि सघि भएका प्रयासका विषयमा छलफल गरी नयाँ प्रस्ताव तयार गर्ने बताउनुभयो बैठक अहिले केबेरमा पार्टी कार्यालय बिजुली बजारमा बोलाइएको छ सरकार र सशस्त्र संघर्ष गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टीबीच पाँच बजे सहमति भएको छ हिजो राति काभ्रेको धुलीखेलमा सम्पन्न भएको वार्तामा सरकार र पार्टीबीच सहमति भएको हो सहमति पत्रमा सरकारको तर्फबाट शान्ति मन्त्री रामकुमार श्रेष्ठ र किराँत पार्टीको सहसंयोजक महेश राईले हस्ताक्षर गरेका छन् सहमतिपछि पार्टी शान्तिपूर्ण राजनीतिमा आउने भएको छ सहमति अनुसार किराँत जनवादी वर्कर्स पार्टीले राखेको राजनैतिक मागहरू सरकारले कानून अनुसार पूरा गर्दै जाने भएको छ यस्तै पार्टीसँग भएका सबै हतियारको विवरण र हतियार सरकारलाई बुझाउने सहमति पनि भएको छ यसै गरी विभिन्न मुद्दा खेपिरहेका पार्टीका नेता कार्यकर्ताको नाम र मुद्दाको विवरण सरकारलाई बुझाउने र विवरण पाएपछि कानून अनुसार मुद्दा फिर्ताको कारवाही तत्काल सुरु गर्ने सहमति पनि भएको छ दुवै पक्षबीच यसअघि भएका सहमति पालना गर्ने वार्ता टोलीका सदस्यलाई सरकारले सुरक्षा दिने लगायतका सहमति पनि भएको छ सहमतिपछि उक्त पार्टी पनि चुनावमा सहभागी हुन पाउने भएको छ त्यसका लागि निर्वाचन आयोगमा प्रक्रिया पुर्याएर दल दर्ता गर्न सकिने शान्ति तथा पुननिर्माण मन्त्री रामकुमार श्रेष्ठले जानकारी दिएका छन् वार्तामा सरकारको तर्फबाट शान्ति तथा पुननिर्माण मन्त्री रामकुमार श्रेष्ठको नेतृत्वको टोली सहभागी थियो टोलीमा मन्त्रालयका सचिव र अन्य अधिकारी तथा काभ्रेको सहायक प्रमुख जिल्लाधिकारी नन्दीकेश्वर त्रिपाठी र डीएसपी कृष्णजी अधिकारी पनि सहभागी भएका थिए यस्तै किरात जनवादी उर्कस पार्टीका सहसंयोजक महेश राईको नेतृत्वमा वानी खम्बु र भरूण राई वार्तामा सहभागी भएका थिए शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्ताका लागि राज्य कोषबाट खर्च भएको चार अर्ब रुपियाँ भन्दा बढी भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ प्रारम्भिक अनुसन्धानबाट भ्रष्टाचार झन्डै कसुर देखिएपछि अख्तियारी अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान बढाएको हो यसका लागि अख्तियारी लडाकु खर्च सम्बन्धी सम्पूर्ण हिसाब किताबको विवरण तथा फाइल सम्बन्धी नेकाबाट मगाइसकेको छ तत्कालीन सेना समायोजन विशेष समितिले लडाकु तथा शिविरका लागि राज्यको यसबाट भएको खर्चमा दुरूपयोग भएको निष्कर्ष निकाल्दै यसमा छानबिन गर्ने नीतिगत निर्णय गरेको थियो एमाले निकट युवा संघले पनि लडाकु तथा शिविरका नाममा राज्य कोषबाट कर्णौं रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको बताइएको छ विश्व समितिको निर्णय युवा संघको छोरी तथा अन्य स्रोतबाट प्राप्त सूचनालाई समेत आधार मानेर विस्तृत अनुसन्धान थालेको अख्तियारका अधिकारीले बताएका छन् नम्बर नखुलेको गाडीको ठक्करबाट आज बिहान भरतपुरको गोन्द्राङमा एक युवकको मृत्यु भएको छ भरतपुर नगर क्षेत्रमा मागेर खाने मानसिक सन्तुलन गुमाएका अन्दाजे बीस बाइस वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्य चितवनले जनाएको छ गाडीको ठक्करपछि गम्भीर घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर अस्पताल पुर्याउँदै गर्दा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 छोड्नको लागि समय दिएको थियो तर दिएको समय पूरा भएकाले उनीहरूले प्रदर्शन गरेका हुन् मोर्सेले सेनालाई दिएको अडचालिस घण्टा अल्टिमेटम पनि खारेज भएको छ साथै राष्ट्रपतिले सेनालाई आफ्नो अल्टिमेटम फिर्ता दिन भनेका छन् मोर्सेका अनुसार आफू जनताद्वारा चुनिएको राष्ट्रपति भएकाले वैधानिकतालाई चुनौती दिन नसक्ने बताउनु भएको छ साथै राष्ट्रपति मोर्सेले विपक्षी समूहलाई विचार विमर्शको लागि बोलाए पनि उनीहरूको तर्फबाट कुनै सहयोग नआएको बताउनु भएको छ अब खेलसम्म भारत त्रिदेश क्रिकेट श्रृङ्खलामा मंगलबार राति भारतलाई श्रीलंकाले एक सय एकसठी रनले हराएको छ विराट कोहलीको कप्तानीमा मैदान ओर्लिएको भारत बलिङ र ब्याटिङ दुवैमा सम्हालेर नसक्दा फराकिलो हार बिहोर्न बाध्य भयो तीन सय उनपचास रनको लक्ष्य पछ्याएको भारत चौवालिस दशमलव पाँच ओभरमा एक सय सतासी रनमा अल आउट भयो भारतका लागि रविन्द्र जडेजाले नट आउट उनपचास सुरेश रैनाले तेत्तिस मुरली विजयले तीस शिखर धवनले चौबिस र दिनेश कार्तिक ले बाइस रन बाहेक अरूले दोहोरो अङ्कको रन जोड्न सकेनन् श्रीलंका रंगना हेरातले तीन तथा सचित्र सेनानायकी र लासित मालिङ्गाले सम्मान दुई दुई विकेटले पहिले ब्याटिङ गरेको श्रीलङ्काले ओपोलो थरङ्गाको नट आउट एक सय चौहत्तर र महाराजा जयवर्धनेको एक सय सात रनको मद्दतमा मात्र एक विकेट गुमाउँदै तीन रन बनाएको थियो टिमका लागि एन्जेलो म्याथ्युजले नट आउट चौवालिस रनको योगदान गरे हारपछि भारतको फाइनल प्रवेश कठिन भएको छ फाइनल प्रवेशको लागि भारतले वेस्ट इन्डिज र श्रीलङ्कालाई हराउँदै हराउने पर्ने बाध्यता छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन क्षेत्र निर्धारण आयोगले आजदेखि क्षेत्र निर्धारणका विषयमा विज्ञहरूसँग छलफल गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान सभा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 प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com भर्ना खुल्यो सामुदायिक उच्च मावितर्फ कक्षा एघारमा चितवन जिल्लामा नै सर्वप्रथम हुन सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन सङ्कायतर्फ नयाँ भर्ना खुलेको सहरर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त शैक्षिक वातावरणमा पठन पाठन अनुभवी एवं दक्ष प्राध्यापकद्वारा मनोवैज्ञानिक तरिकाले पठन पाठन गराइने सस्तो एवं गुणस्तरीय शिक्षा एकाइ मासिक त्रैमासिक जस्ता निर्माणात्मक मूल्याङ्कन समावेश व्यक्तिगत कमजोरीको पहिचान तथा निराकरण गरिब जेहनदार विपन्न एवं सीमान्तकृत वर्गका विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था पुस्तकालय कम्प्युटर तथा विभिन्न शैक्षिक सामग्रीको व्यवस्था अतिरिक्त क्रिया क्लब र खेलकुदको व्यवस्था प्राचार्य एवं जनजीवन उच्च मावि चैनपुर चितवन फोन नम्बर शून्य छपन्न पाँच बयासी नौ सय पाँच मोबाइल अन्ठानब्बे पाँच पचास पैँसठी तिन सय सडसठी र अन्ठानब्बे चार एकाउन्न शून्य आठ तिन सय सडसठी जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार उनासत्तरीमा विशिष्ट श्रेणी लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवामा शैक्षिक सत्र दुई हजार सत्तरीका लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ